भने मनै हो मनलाई होइन भने नेपाली नभ कमर आशीष मात्रैले पुग्दैन पुग्दैन नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ live. बिग्ने पाल्छ भने कतै नेपाली भित्र सबैले मन खोलेर भन जय जय सबले मन खोलेर भन जय जय नेपाल